रेडियोभिजन एकानब्बे दशमलव छ मेगार्चमा छरिएर रहनुभएका तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई एउटै मालामा गाँच्न हरेक हप्ता चाहिँ यो हप्ता पनि कार्यक्रम मुक्तक माला लिएर हामी उपस्थित भइसकेका छौँ मदन भण्डारी सधैँ चाहिँ तपाईँहरू समक्ष उपस्थित भइसके मलाई प्रविधि सुमिसनमा सधैँ चाहिँ देवेन्द्र अधिकारीजीले साथ दिइरहनु भएको छ हामी रातको एघार बजेसम्म तपाईँहरू समक्ष रहन्छौँ तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा धेरै धेरै स्वागत छ हार्दिक नमस्कार श्रोता एकानब्बे दशमलव छ मेगार्सको ध्वनि तरङ्गमा तपाईँले अहिले हामीलाई पूर्वमा सुनिरहनु भएको छ सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा सुनिरहनु भएको छ अनि त्यस्तै गरेर W W W dot radio vision dot com dot NP log on गरेर पनि संसारभरिकै साथ सुनिरहनु भएको हुनुपर्छ मोबाइल एप्लिकेसन हाम्रो पात्रको रेडियो लिस्टमा गएर रेडियो भिजन सर्च गरेर पनि श्रोता तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ छुटिन परे पनि आज आई सम्पत्ति जसरी छुटिन परे पनि आज आई सम्पत्ति जसरी सँगै खेलेका हामी दुई भाइ सम्पत्ति जसरी मेरो नाम गरिदिनुहोस् ए दाजु म पाल्छु बरु बाँड्न नखोज्नु बा आमालाई सम्पत्ति जसरी ओहो यो मुक्तक मुक्तकार जीवन्त पहराई मगर जीवन्तजीको गौरी गङ्गा नगरपालिका एक चौमाला कैलाली उहाँको घर हो हाल उहाँ भारतमा हुनुहुन्छ जीवन्त पहराई मगर जीवन्त सिका यिनै मुक्त खरबहरूसँगै श्रोता आजको कार्यक्रम मुक्तक मालामा मैले मुक्तकको सिलसिला सुरु गर्न चाहे आजको यो वसाईमा तपाईँहरूले नै पठाउनुभएका धेरैभन्दा धेरै मुक्तक मसँग छन् म आलो फालो जोड्दै जानेछु कार्यक्रममा ढिला नगरी म मुक्तक लिन चाहन्छु आजको यो वसाइमा मुक्तक मालालाई मायाले स्नेहले नियमित रूपमा मुक्तक हुने मुक्तकारहरू हुनुहुन्छ र सँगसँगै मुक्तक मालाका लागि केही नवीन नामहरू हुनुहुन्छ हामीलाई सुन्दै रहनुहोला बढी रास अत्याचार झन् अझै हटेको छैन बढी रास अत्याचार झन् अझै हटेको छैन पुँजीवाद र घमण्डीपन अझै हटेको छैन पौषवालाको व्यवहारले यही प्रष्ट्याउँछ पञ्चायती राणा शासन असै हटेको छैन यो मुक्त मुक्तकार मोहन घरती मगर्सीको यसरी मुक्त किलो बाँड उहाँले प्रहार गर्दै हुनुहुन्थ्यो कार्यक्रममा मैले अर्को मुक्त उहाँको लिएँ मोहन घरती मगर्सीको घर बागचोर नगरपालिका दुई थारमारे सल्यान हो उहाँकै अर्को मुक्त कार्यक्रममा म जोडिहाल्छु हर कुराको समाधानमा उत्रिएको मान्छे हर कुराको समाधानमा उत्रिएको मान्छे खेलाडी भई खेल मैदानमा उत्रिएको मान्छे सानो तिनो ठेसठक्करले पछि हट्दै हट्दैन युद्ध जित्ने अभियानमा उत्रिएको मान्छे मुक्तक निकै गजब लेख्नुहुन्छ मोहन खरती मगर्जी मुक्तक मालामा आउँदै गर्नुहुन्छ मिठो माया बोकेर यसरी नै अर्को मुक्तक मसँग छ श्रोता म मुक्तक लिन्छु राज राजबहादुर विश्वकर्माजीको मेरो पोल्छ छाती भतभती बनाउन सकिएन मेरो बोल्छ छाती भतभती बनाउन सकिएन मन दुख्छ कति हो कति बनाउन सकिएन म एउटा महान वैज्ञानिक भएर पनि अझै बिर्सिनेलाई बिर्सिने हो कति बनाउन सकिएन राजबहादुर विश्वकर्माजी सम्भवत पहिलो पटक हुनुपर्छ हामीहरू समक्ष आउनुभएको राजापुर बर्दिया उहाँको घर हो अर्को मुक्तक मसँग छ मुक्तकार हुनुहुन्छ भीमसेन लिम्बू जातपातको कुराले संसार चकित बनाए जातपातको कुराले संसार चकित बनाए पानी चल्ने र नचल्ने मान्छेले रित बनाए जसले मान्छेको लाज ढाक्ने वस्त्र बनाउँछ आज उसैलाई यहाँ फेरि दलित बनाए मुक्तकार भीमसेन लिम्बू इलाम उहाँको खर हो अर्को मुक्तक मसँग सुश्रोता उमेश भट्टराई खोटाङीजीको ऐसेलु खर्क छ झ्यामिरे नेपाली खोटाङ उहाँको घर हो हाल कतारमा हुनुहुन्छ हामी मुक्तक सँगसँगै कार्यक्रममा पहिलो गीत सुन्छौँ श्रोता अब उमेश भट्टराई खोटाङीजीको मुक्तक मुक्तक सँगसँगै कार्यक्रममा पहिलो साङ्गीतिकको शैली तपाईँलाई श्रोता सबै मिली आफ्नो देशमा नै आम्दानी गर्नुपर्छ सबै मिली आफ्नो देशमा नै आम्दानी गर्नुपर्छ थोरै थोरै आफूसँग भएको लगानी गर्नुपर्छ रगतसँग कति दिन पैसा साट्ने अब मुक्लानमा फर्कौँ आफ्नै देशमा खेती किसानी गर्नुपर्छ हर फर्कजित फर्कि आऊ हर्कजित फर्किया हर्कजित फर्कि आऊ हर्कजित फर्किया तिम्रो घरमा फेरि आज आगो बलेना धेरै दिन भयो तिम्रो खबर आएन आगो बलेन धेरै दिन भयो तिम्रो खबर आएन दुई छाक जोड्नलाई केही भएन दुई छाक जोड्नलाई केही भएन आजको बेला धरी भलै दिएन ओ भलै दिएन आज भोलि भन्दा भन्दै मुटु काममा थाल्यो लामे सर्ने छोरो थियो स्कुल जान थाल्यो आज भोलि भन्दा भन्दै मुटु कम्न थाल्यो बामे सर्ने छोरो थियो स्कुल जान थाल्यो परदेश गयो दुःख नसकेर खपुना परदेश गयो दुःख नसकेर खपुना घर भरों का सिरा संगई बसी हाशा संगई बसी हाशा हर कजी हर की आओ हर कजी हर की आओ हर कजी थर की आओ हर कजी हर की आओ साल बाढी आयो त सबै हान्यो लह लह धनका बला भङ्गालोले तान्यो खुर्साल बाढी आयो त सबै हान्यो लह लह धनका बला भङ्गालोले भाउजूको आँखा कहिले भोभाएकै हुँदा किन तिम्रो मनलाई यो बेथाले छुन्न हर गजित फर्किआऊ हर तिम्रो घरमा फेरि आज आगो बलेन उमेश भट्टराई खोटाङीजीको मुक्त मुक्तक सँगसँगै यो गीत तपाईँले सुन्नुभयो रेडियो बिजन एकानब्बे दशमलव छ मेगा आर्समा मुक्तक माला तपाईँ सुनिरहनु भएको छ मुक्तक मालाको यो वसाईमा म तपाईँहरूले नै पठाउनुभएका मुक्त खराबहरू श्रोता आलो पालो लिइरहेको छु गरियो व्यापार साइकल चढी घर तिर्नुपर्छ गरियो व्यापार साइकल चढी कर तिर्नुपर्छ बेलैमा सूचना पढी कर तिर्नुपर्छ करोडौँ छली गर्ने कुल्लम कुल्ला हिँड्छन् गरिबले भन्दा बढी कर तिर्नुपर्छ यो निकै नै मनसुने मुक्तक रमेश आचार्यजीको कैलाली उहाँको घर हो मुक्तकका रमेश आचार्यजीको नै अर्को एउटा मुक्तक मसँग छ श्रोता गोरा हुनिया काला पनि चाउरिएर जान्छन् गोरा हुनिया काला पनि चाउरिएर जान्छन् मासु नै हो छाला पनि चाउरिएर जान्छन् तिमी रूपको घमण्ड नदेखाउ प्रिय ती चम्किला काला पनि चाउरिएर जान्छन् कैलालीका मुक्तकका रमेश आचार्यजीको मुक्तक दुईवटा मैले लिएँ अब भने म अर्को मुक्तक लिन्छु कार्यक्रममा मसँग मुक्तक छ सुभाष थापा मगर्सीको भइन कसैको हाई हाई चिन्दैन कसैले भइन कसैको हाई हाई चिन्दैन कसैले छैनन् खानदानी भाइ चिन्दैन कसैले मान्छेहरू पैसावालाको आसपास पर्छन् म जस्तो गरिब दुखीलाई चिन्दैन कसैले यो मुक्तक सुभाष थापा मगर्जीको खोट्याङ गाउँपालिका साथ खोट्याङ उहाँको घर हो हाल दोहा कतारमा हुनुहुन्छ अर्को मुक्तक छ मसँग सुरेश जागरीजीको दुर्गाथली गाउँपालिका छ बसाङ उहाँको घर हो धड्कन मन्द मन्द चल्छ तिमी नहुँदा धड्कन मन्द मन्द चल्छ तिमी नहुँदा आफ्नै छायाले नि छल्छ तिमी नहुँदा आखिर तिम्रो त खै के के हुन्छ प्रिया मेरो त मुटुमै आगो बल्छ तिमी नहुँदा सुरेश जागरीजी कार्यक्रम मुक्तक मालाको नियमित बसाइमा आउँदै गर्नुहुन्छ मिठो माया बोकेर अर्को मुक्तक छ मसँग अनुप शर्माजीको आशा देखाउँदै निराश पार्नु हुँदैन आशा देखाउँदै निराश पार्नु हुँदैन कसैलाई पनि धेरै तल झार्नु हुँदैन धेरै सुन्नुपर्छ सही निर्णय लिनलाई आफ्नो भर्नहरूको भुँडी मार्नु हुँदैन अनुप शर्माजी मुनाबारी गाउँ विश्वनाथ असम भारतबाट मुक्तक मालाको व्यवसायमा आउनुभयो अर्को मुक्तक छ श्रोता मसँग मुक्तकार हुनुहुन्छ माधव विष्ट अविश्वासीजी बजाङ उहाँको घर हो माधव विष्ट अविश्वासीजीका मुक्त गरपहरूसँगै हामी अर्को एउटा गीत सुन्छौँ कार्यक्रममा अबको क्रममा माधवजीको मुक्त मुक्त सँगसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता मेरै चोखो मायामाथि छुरा चलाएर जाऊ मेरै चोखो मायामाथि छुरा चलाएर जाऊ म जिउँदै लास भनेको छु जलाएर जाऊ तिमी नै फुल्नु यो धरतीमा तिमी नै बस्छ मैलाई कुल्सिएर तिमी पलाएर जाऊ जाऊ प्रिया तिमी मेरो जिन्दगी बाट जाऊ जाऊ मगरीब छु म दुखी छु मेरो जिन्दगीमा कहिले आउँदैन जाऊ प्रिया तिमी मेरो जिन्दगीबाट जाऊ तिमीसँग माया लगाई मसँग माया लगाई बर्बाद हुन्छौ भने मलाई धोका दिई चन्द्रमा छुन्छौ भने जाऊ प्रिया चन्द्रमा छुनलाई जाऊ म भन्दा धेरै माया म भन्दा धेरै माया उसले गर्छ भने तिमीलाई उसा जाऊं माधव विष्टजीको मुक्तक मुक्तक सँगसँगै तपाईँले गीत सुन्नुभयो रेडियो बिजन एकानब्बे दशमलव छ मुक्तक माला तपाईँ सुनिरहनु भएको छ मुक्तक माला श्रोता तपाईँ नियमित रूपमा सुन्नुहुन्छ सुन्ने चाह हुँदाहुँदै पनि सुन्न छुटाउनु भयो भने मुक्तक मालाको Facebook page Facebook ID Facebook Madan Mandali search गरी मेरो प्रोफाइल रामचरण श्रेष्ठजीको blog Chisapani Nepal dot blog dot com visit गरी प्राप्त लिङ्क क्लिक गरी कार्यक्रम आफूले चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ अनि त्यस्तै गरेर मोबाइल एप्लिकेशन नेपाली अडियो बुकमा पनि तपाईँले हामीलाई भेटाउन सक्नुहुन्छ आजको यो बसाइमा श्रोता म तपाईँहरूले नै पठाउनुभएका मुक्त खराबहरू आलो पालो लिइरहेको छु कार्यक्रममा ढिला नगरी मुक्तक नै जोड्न चाहन्छु ठुला ठुला सपना बुनी काट्न सक्छु ठुला ठुला सपना बुनी काट्न सक्छु आकाशको छानु मुनि काट्न सक्छु सुख दुःखमा साथ दिने तिमी हुनुपर्छ मजाले रमाएर जुनी काट्न सक्छु यो मुक्तक मुक्तकार गगन धामी गम्भीरजीको दुर्गाथली गाउँपालिका छ बजाङ उहाँको घर हो आज भने धेरै बजाङबाट मुक्तकारहरूले मिठो माया बाँडेर हामीलाई मुक्तक पठाउनु भएको छ गगन धामीजीको नै अर्को एउटा मुक्तक मसँग छ हुँदै हुन्न हेर आम्दानी नगरेकी राम्रो हुँदै हुन्न हेर आम्दानी नगरेकै राम्रो होला बरु उल्टै हानि नगरेकै राम्रो धोका हुन सक्छ स्वार्थ पुरा भएपछि हेर्नुहोस् प्यारमा लगानी के राम्रो गगन दामी गम्भीरजीको मुक्तक लिएँ अर्को मैले कार्यक्रममा श्रोता अर्को मुक्तक म कार्यक्रममा लिन चाहन्छु मुक्तक छ मसँग मुक्तकार हुनुहुन्छ एकराज भट्टराईजी पारिरहन्छ यही कुराहरूले पिर अचम्म लाग्छ पारिरहन्छ यही कुराहरूले पीर अचम्म लाग्छ खोइ कस्तो हो यो हाम्रो तकतिर अचम्म लाग्छ इच्छा छ केवल यही नेपाल धरतीमा मर्न पाऊ कहाँ होला अर्को जन्म आखिर अचम्म लाग्छ नियमित रूपमा मुक्तक मालामा आउँदै गर्नुहुन्छ मुक्तकार एकराज भट्टराईजी मोरङ उहाँको घर हो अर्को मुक्तक उहाँकै छ मसँग समस्या कुनै पनि बार बार नआओस् भनेर हो समस्या कुनै पनि बार बार नआओस् भनेर हो अनि जीवनमा अन्धकार नआओस् भनेर हो तिमीसँग नबोल्नुमा मेरो कुनै स्वार्थ छैन प्रिय तिम्रो नयाँ सम्बन्धमा दरार नआओस् भनेर हो निकै मिठो मुक्तक एकराज भट्टराईजीको मोरङ धरमपुर उहाँको घर हो अर्को मुक्तक छ मसँग श्रोता मुक्तकार हुनुहुन्छ भीम सुवेदीजी हिजो अनि आज बिर्सेर भोलि सम्झनु भन्थिन् हिँड्ने बेला हिजो अनि आज बिर्सेर भोलि सम्झनु भन्थिन् हिँड्ने बेला साहु महासमद्वारा वर्षेको बोली सम्झनु भन्थिन् हिँड्ने बेला भक्कानु त त्यही खेर फाट्छ सम्सन आउँछ त्यो अन्तिम कुरा उनले लगाएको फाटेको छोली सम्झनु भन्थिन् हिँड्ने बेला धारा झुके खाडे तीन घर र हाल दुबईमा हुनुहुन्छ भीम सुवेदीजी आउँदै गर्नुहुन्छ मुक्तक मालाको नियमित बसाइमा हामीलाई त्यस्तै नियमित माया बाँड्नुहुने मुक्तकार लक्ष्मी स्मृतिजीको मुक्तक अबको क्रममा मसँग रहेको छ विराटनगर पाँच उहाँको घर हो लक्ष्मी स्मृतिजीको मुक्तक सँगसँगै हामी अर्को एउटा गीत पनि सुन्छौँ श्रोता लक्ष्मीजीको मुक्तक मुक्तक सँगसँगै अर्को एउटा साङ्गीतिकको शैली तपाईँलाई माया भन्दै सक्दो पिर्सौ सोचेकै थिइनँ माया भन्दै सक्दो पिर्सौ सोचेकै थिइनँ नमारिकनै मुटु चिर्छौ सोचेकै थिइनँ सोचाएर सकि नसकी शिरमा राखेको थिएँ यतिसम्म तल गिर्छौ सोचेकै थिएन नब्बे दशमलव छ मेगामा कार्यक्रम माला सुनिराख्नु भएको छ मनन भण्डारीको साथमा कार्यक्रम सुन्दै गर्नुहोस् ल लक्ष्मी स्मृतिजीका मुक्त खरबहरूसँगै श्रोता तपाईँले यो गीत सुन्नुभयो रेडियो भिजन एकानब्बे दशमलव छ मेगार्समा मुक्तक माला तपाईँ सुनिरहनु भएको छ आजको यो विषयमा म तपाईँहरूकै मुक्त खरबहरू आलो पालो लिइरहेको छु हुँदा पनि अवस्था चिन्ताजनक हेरेर बस्नुपर्छ हुँदा पनि अवस्था चिन्तासँग खेरेर बस्नुपर्छ पाइँदै पाइँदैन हामीलाई बोल्ने हक हेरेर बस्नुपर्छ बिरामी घरभित्र छटपटाइरहेको बेला पनि गाडी होइन केवल सडक हेरेर बस्नुपर्छ यो मुक्तक मुक्तकार मोहन बाग प्रवासी मनोजीको भुनपा दस बजाङ उहाँको घर हो मोहन बाग प्रवासी मनोजी निकै मिठो मुक्तक लेख्नुहुन्छ आउँदै गर्नुहुन्छ मुक्तक मालाको नियमित बसाइमा अर्को मुक्तक मसँग छ श्रोता गगन भाबुकजीको गरेर आँट गरेर प्रयास बन्न सक्नुपर्छ गरेर आँट गरेर प्रयास बन्न सक्नुपर्छ जन्मेपछि केही त खास बन्न सक्नुपर्छ घृणालाई पनि प्रेरणाको प्रतीक मानेर कंगाल होइन कालिदास बन्न सक्नुपर्छ गगन बाबुकजी उहाँको घर पनि बजाङ हो हाल उहाँ काठमाडौँमा हुनुहुन्छ बजाङबाट नै अमन अन्जानजीले हामीलाई मुक्तक लेखेर पठाउनु भएको छ भएपछि यो मन खिन्न गाह्रो हुन्छ पक्कै भएपछि यो मन खिन्न गाह्रो हुन्छ पक्कै मान्छे हुन्छन् विभिन्न गाह्रो हुन्छ पक्कै वर्षौँदेखि सँगै भएका आफन्तलाई चिन्दिनँ म हिजो भेटेको तिमीलाई चिन्न गाह्रो हुन्छ पक्कै अमन अन्जानजीको मुक्तक मैले कार्यक्रममा लिएँ श्रोता अर्को मुक्तक मसँग छ रन्जित मुक्तान्जीको यात्री हिँड्ने खाली सडक बास बन्छ यहाँ यात्री हिँड्ने खाली सडक बास बन्छ यहाँ फ्याँकिएका एक टुक्रा रोटी घाँस बन्छ यहाँ जीवन दिने स्वार्थी या जीवन लाचार भएर हो कहिलेकाहीँ एक प्याला चहर खास बन्छ यहाँ रन्जित मोक्तान्सी घर चापा हाल युएसएमा छु है दाजु भनेर हामीलाई मुक्तक लेखेर पठाउनु भएको छ हौ भने श्रोता हामी कार्यक्रममा अर्को एउटा गीत सुन्छौ मसँग मुक्तक रत्नापुन मगर्सीको रहेको छ रुकुम पश्चिम उहाँको घर हो रत्नापुन मगर्सीको मुक्तक मुक्तक सँगसँगै अर्को एउटा साङ्गीतिकको शैली तपाईँलाई श्रोता तन पक्का भयो मेरो मन पक्का भयो तन पक्का भयो मेरो मन पक्का भयो मेरो सामु तिमी आयो झन पक्का भयो तिम्रो मेरो आजदेखि सहमति भएपछि सँगै जिउने सँगै मर्ने वचन पक्का भयो सँगै जिउने सँगै मर्ने बाचा तिमी गर्छौ भने सँगै जिउने सँगै मर्ने बाचा तिमी गर्छौ भने जीवन हर पल तिम्रो नाम लेखी दिन्छु जीवन हर पल तिम्रो नाम लेखी दिन्छु सँगै जिउने सँगै मर्ने बाचा तिमी गर्छौ भने उकालेर ओरालीमा साथ तिमी दिन्छौ भने माया बानी रमाउँछु है सुस्केरा र सुसेलीमा सधैँ तिमी बस्छौ भने छाया पानी पछ्याउँछु है सँगै हाँस्ने सँगै रुने कसम तिमी खन्छौ भने जीवनका हर खुसी दुःखसँग साथी दिन्छु जीवनका हर खुसी दुःख सङ्ग साथी दिन्छु सँगै जिउने सँगै मर्ने बाचा तिमी गर्छौ भने सपना र भिपानामा मसँगै हराउँछौ भने कल्पनामा डुबिरहन्छु है ढुकढुकीमा समाएर सधैँ तिमी बस्छौ भने साथै जुनी तिम्रै हुन् छु है सँगै जिउने सँगै मर्ने बाचा तिमी गर्छौ भने जीवनका हर पल तिम्रो नामले रत्न एपन मगर्सीको मुक्तक मुक्तक सँगसँगै तपाईँले यो गीत सुन्नुभयो रेडिभिजन एकानब्बे दशमलव छ मुक्तक माला तपाईँ सुन्दै हुनुहुन्छ श्रोता मुक्तक मालाको आजको यो वसाइमा मुक्तक लिने यो सिलसिला यति मात्रै तपाईँहरूले भएका धेरैभन्दा धेरै मुक्तक मसँग छन् सुरक्षित छन् उहाँहरूको अर्को पाला पक्कै जोड्नेछु कार्यक्रम सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउन मन भयो प्रतिक्रिया बाँड्न मन भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ Muktakmala at the rate Gmail dot कममा मुक्त कथा प्रतिक्रिया तपाईँले पठाउन सक्नुहुन्छ अनि त्यस्तै गरेर मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडीमा मुक्त तथा प्रतिक्रिया छोड्न सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुटेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद प्रविधि संयोजनका निमित्त देवेन्द्र अधिकारीजीलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रति बस्नेतलाई सुटुक्का संसदै मदन भण्डारी आजले भने सुट्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा परुन् नमस्कार शुभरात्री ढुङ्गाको छ पानी ढुङ्गाको छ पानी मोर जस्तै भएको छु म पनि त्यसले तान्यो र हौरलले तान्यो र बैगुनी छौ भन्ने कसले जान्यो र बैगुनी छौ भन्ने कसले जान्यो र बैगुनी छौ छौ भन्ने कसले जान्यो र